रेडियो थाहा सञ्चार उनान्से दशमलव चार मेगा हर्ज काठमाडौँ थाहा सञ्चार डट कम र थाहा सञ्चार नेटवर्कका विभिन्न पार्टनर स्टेशन मार्फत हामीलाई सुनिरहनुभएका प्रिय श्रोताहरूलाई सुन्नेलाई सुनको मालाको नयाँ अङ्कमा हार्दिक स्वागत छ कार्यक्रममा आज हामी नयाँ उपन्यास सुरु गर्दैछौँ र यसपटक हामी उमा सुवेदीले लेख्नु भएको उपन्यास तोदा लिएर आएका छौँ वैदेशिक रोजगारीको क्रममा इजरायल पुग्नुभएकी सुवेदीले त्यही कार्यरत नेपाली दिदीबहिनी र दोस्रो विश्वयुद्धको चपेटामा परेका इजरायली यहुदीहरूको भोगाई यो उपन्यासमा समेट्नु भएको छ तोदा सुरु गर्नु अघि हामी तपाईँलाई उपन्यासकार सुवेदीसँग गरिएको संक्षिप्त कुराकानी सुनाउँदैछौँ तोदा चाहिँ एउटा हिब्रू शब्द हो होइन त्यहीँबाट जाउँ यो शीर्षकबाटै तोदा हिब्रू शब्द हो र यसको नेपालीमा यसको सही अर्थ चाहिँ धन्यवाद भन्ने हुन्छ खासमा तोदा चाहिँ यो नेपालबाट जस्तै जनयुद्ध पछि अथवा जनयुद्धको बेला नेपालबाट चाहिँ युद्धको प्रभावले गर्दाखेरि चाहिँ महिलाहरूमा विभिन्न किसिमको असरहरू परे जस्तै आर्थिक पक्ष भयो सामाजिक पक्ष भयो होइन राजनीतिक पक्ष ती हरेक कुराहरूले गर्दाखेरि चाहिँ त्यसको असर प्रत्यक्ष महिलामा पर्न गयो र ती महिलाहरू चाहिँ त्यो युद्धको प्रभावले गर्दाखेरि चाहिँ उनीहरू भनौँ न एउटा समस्यामा परे र त्यो समस्याको हल खोज्दै खोज्दै चाहिँ उनीहरू इजरायलमा पुगे र इजरायलमा पुगेपछि ती यावत अब जस्तै काम खोज्दाको समस्या भयो होइन अब उनीहरूलाई चाहिँ भनौँ न देशबाट टाढा हुनुको एउटा पीडा घर छोड्नुको पीडा होइन यी यावत कुराहरूले गर्दाखेरि चाहिँ त्यो त्यहाँ पुगेका महिलाहरूको मानसिक स्थिति मुख्य विषय भनेको त यही हो र अर्को कुरा चाहिँ दोस्रो विश्वयुद्धले प्रभाव पारेका यहुदीहरू अब यिनीहरूको बिचको जुन पीडा छ त्यो पीडाहरूलाई चाहिँ मैले देखाउन खोजेको हो भनेपछि दोहोरो युद्धको कथा छ अथवा दुईतिरका बासिन्दाहरूको समान पीडालाई समान भोगाईलाई तपाईँले अभिव्यक्त गर्नु हजुर हाम्रो नेपालको अब गृह युद्ध भयो होइन यसबाट चाहिँ यो एउटा समस्या लिएर त्यहाँ पुगेका महिलाहरू र दोस्रो विश्वयुद्धले पारेको जो जुन दुःख पीडाहरू छ त्यो पीडाबाट चाहिँ उनीहरूलाई परेको एउटा एक किसिमको भनौँ न अहिलेसम्म बिर्सिन नसकिने खालका घटनाहरू होइन ती भोगिरहेका ती वृद्ध वृद्ध আর কথা यो चाहिँ एउटा चाहिँ संयोजन गरेर लेखेको छु मैले अब त्यो आइडियाको बारेमा अलिकति बताइदिनुहोस् तोदा भन्ने उपन्यास लेख्ने सोच कसरी आयो तपाईँले इजरायलमै बसेर यो उपन्यास लेख्नुभयो अथवा नेपालमा बसेर लेख्नुभयो खासमा भन्ने भने म पाँच वर्ष इजरायल बसेँ अब सुरुवाती दिनमा त उयो होइन घर छोड्नुको पीडा देश छोड्नुको पीडा होइन त्यसैमा एक वर्ष गुज्रियो त्यस पछाडि बिस्तारै अब यहाँ आउँदा पनि अलिअलि फाटोफुटो लेख्ने गरेकी थिएँ त्यो बिचमा चाहिँ अरू किताबहरू पनि दुईवटा कृतिहरू पनि मैले तयार पारेँ र अन्तिम अवस्थामा जस्तै भनौँ न तेस्रो वर्ष लागेपछि चाहिँ मैले त्यो केही कुराहरू चाहिँ मैले यहाँबाट लानुपर्छ देशमा जाँदाखेरि होइन पैसा मात्रै होइन सबै कुरा एउटा प्रतिभा भएको मान्छेले चाहिँ यहाँबाट जाँदाखेरि एउटा केही लैजाउँ भने जस्तो लाग्यो ती कुराहरू चाहिँ एउटा कवितामा व्यक्त गर्न सकिने कुराहरू पनि थिएनन् है धेरै ठुला ठुला आयामको कुराहरू थिए त्यसले गर्दाखेरि मलाई चाहिँ एउटा आख्यानै लेखौँ जस्तो भयो र त्यही अवस्थामा चाहिँ मलाई यहाँबाट आदरणीय कृष्ण धरावासी दाई हुनुहुन्थ्यो उहाँसँग मेरो कुराकानी भइरहन्थ्यो उहाँले पनि मलाई धेरै उक्साउनु भयो तपाईँले चाहिँ गीत गजलहरू मात्रै होइन ती कुराहरू यहाँ आएर पनि लेख्न सक्नुहुन्छ त्यहाँ धेरै विषयवस्तुहरू छन् तपाईँले एउटा विषय पक्रेर चाहिँ एउटा आख्यान लेख्नुहोस् भनेर भन्नुभयो त्यो कुराले मलाई एकदम प्रेरित गर्यो अनि चौथो वर्ष पछाडि मैले एकदम लेखेँ होइन अनि मैले फर्स्ट राइटिङ चाहिँ मैले त्यहीँ सकेँ र त्यस पछाडि यहाँ आएर अरू दुई वर्ष लाग्यो मलाई त्यो तयार पार्न गर्दा सत्तरी सालमा निस्केको किताब हो र यो तपाईँको पहिलो उपन्यास पनि हो यो उपन्यास तोदा तपाईँले जे कुरा लेख्छु भनेर सुरु गर्नुभएको थियो आरम्भ गर्नुभएको थियो यो उपन्यास तयार हुँदै गर्दा चाहिँ कति प्रतिशत आफ्ना कुराहरू अभिव्यक्त गर्न सकेँ जस्तो यहाँलाई लाग्छ त्यो चाहिँ के छ भने मैले यही विषयमा जस्तै भनौँ नेपालबाट गएका महिलाहरू त्यहाँ गएर चाहिँ उनीहरूले भोगेका पीडाहरू होइन त्यहाँ गएर काम खोज्नु पर्दाका सङ्घर्षका कथाहरू मैले लेख्न खोजेका कुरा यिनै थिए तर पछि गएर चाहिँ मलाई त्यो यौदी वृद्ध वृद्धाहरूका कथा पनि त्यसमा समेट्न मन लाग्यो अनि त्यसो गर्दाखेरि अझ आकर्षक हुन्छ जस्तो मलाई त्यो आयो अनि त्यस पछाडि मैले ती दुईवटा कुराहरूलाई लेख्दै लेख्दै गएँ होइन संयोजन कसरी गर्ने भन्दा भन्दै भन्दा भन्दै एउटा किताबै तयार भयो त्यसैले गर्दा सुरुमा मैले सोच सोचेकै कुरा नै मैले लेखेँ जस्तो लाग्छ यहाँ हरेक मान्छेहरूका कथाहरू छन् हरेकसँग आफ्ना भोगाईहरू छन् तर हरेकले त लेख्दैनन् तपाईँमा यो लेख्नुपर्छ र यही विषयमा लेख्नुपर्छ भनेर तपाईँलाई उत्साहित बनाइराख्ने र तपाईँको जुन त्यो इच्छा शक्ति जगाउने फ्याक्टरहरू त्यो कारकहरू चाहिँ के थिए जस्तो लाग्छ यहाँलाई त्यो चाहिँ खासमा भन्यो भने म पनि एउटा भनौँ न त्यो युद्धकै चपेटामा होइन मैले प्रत्यक्ष युद्ध भोगिनँ होइन म नेपालको पूर्वतिर जन्मिएर हुर्केको मान्छे बस्न त म जनयुद्धको बेलामा काठमाडौँमै थिएँ तर मैले युद्ध प्रत्यक्ष नभोगे पनि देशमा भएका हरेक दिनदिनैका घटनाहरू मैले देखेँ ती कुराहरूले गर्दाखेरि मलाई छोइरहेको थियो म इजरायल पुगेँ होइन त्यहाँ पुगेपछि चाहिँ त्यहाँका ती भनौँ न मैले काम गर्नुपर्ने अवस्था भने म केयर गिभरको रूपमा गएको थिएँ त्यहाँ म एकजना वृद्धसँग बस्थेँ उहाँ चाहिँ विश्वयुद्धलाई चाहिँ आफैले प्रत्यक्ष भोगेर आउनु भएको थियो र उहाँसँग म बस्दाखेरि उहाँ र म मात्रै हुन्थ्यौँ एउटा घरमा होइन अनि हरेक दिन चाहिँ उहाँले आफ्नो पीडाहरू पोख्नुहुन्थ्यो मलाई किनभने उहाँको सुनिदिने मान्छे कोही पनि थिएन उहाँको छोराछोरी कहाँ हो कहाँ हो होइन उहाँ एउटा वृद्ध अनि अब चौबिसै घन्टा मसँग बस्नुपर्ने र उहाँले चाहिँ पुग्ने भनेको एउटा म मात्रै थिएँ अनि खाँदा बस्दा सुत्ता जति बेला उहाँले चाहिँ त्यो पहिलेको पीडाहरू पोख्नुहुन्थ्यो क्या त्यो त्यो बेलामा आफू अलिक सानै भएको होइन अनि त्यो बेलामा यसरी भागेर आएँ म अनि मेरो छोराछोरीहरू यसरी बितेँ होइन त्यो बेलामा अनि मेरा छिमेकीहरू यस्ता भए यी कुराहरूले गर्दाखेरि चाहिँ मलाई कोही बेला त म रातभरि निदाउन सक्दिनँ थिएँ ती घटनाहरूले गर्दाखेरि यस्ता यस्ता घटनाहरू उहाँले वर्णन गर्नुहुन्थ्यो ती कुराहरू चाहिँ आज भोलि दिनदिनै भनेपछि मेरो दिमागमा त्यो कुराले यस्तो जड बसायो कि मैले यो चाहिँ लेख्नै पर्छ जस्तो लाग्यो अनि ती कुरा पनि भयो अर्को कुरा चाहिँ अब म पनि त्यहाँ गएँ होइन मैले पनि त्यहाँ काम खोज्दाका पीडाहरू आफूले पनि अलिअलि भोगेँ होइन अनि मेरो साथीहरूले पनि भोगेँ ती कुराहरू चाहिँ म लेख्नुपर्छ जस्तो मलाई बिस्तारै बिस्तारै त्यो हुँदै गयो प्रत्यक्ष मलाई त्यो प्रभाव पर्यो होइन त्यस मैले यो तोदा चाहिँ जन्माएँ अब यहाँ तपाईँको अनुभव जनित केही कुराहरू पनि हामी सुन्न चाहन्छौँ महिला होस् वा पुरुष वैदेशिक रोजगारमा धेरै मानिसहरू गएका छन् त्यो एउटा हाम्रो नेपालीको लागि एउटा बाध्यात्मक अवस्थाको रूपमा देखिएको छ वैदेशिक रोजगारीले पारेको सामाजिक प्रभावका बारेमा धेर थोर हामी सबै जानकार छौँ अब तपाईँ आफै पनि वैदेशिक रोजगारीमा जानुभयो र एकजना व्यक्ति त्यसरी जाँदाखेरि यसको मनोवैज्ञानिक असर चाहिँ त्यो पात्रमा कस्तो पर्दो रहेछ के भोगाई हुँदो रहेछ अलिकति सेयर गरिदिनुहोस् न यो चाहिँ कस्तो हुन्छ भने म आफू महिला होइन म पनि एकपल्ट वैदेशिक रोजगारीमा गएर आएको महिला मलाई कस्तो हुन्थ्यो भने अब जाँदाखेरि के हो भने एउटा भनौँ न केही आर्थिक उन्नति होला भन्ने सोचेरै मान्छे बाहिरिन्छ त्यहाँ पुगे त के कुरा गर्नु र यहाँबाट त्यो जुन प्लेनमा बसिन्छ नि त्यस पछाडि त्यो आफ्नो देश छोड्दाको पीडा चाहिँ यति धेरै त्यो पीडाले पुल्छ त्यस पछाडि हामी जुन ठाउँमा हामी गन्तव्यमा गएका छौँ त्यहाँ पुग्छौँ त्यस पछाडि त्यो घर परिवार छोड्नुको पीडा म त एउटा परिवार भएको मान्छे होइन म त वैवाहिक जीवनमा बाँधिएको मेरो त बच्चा पनि थियो सानो अनि त्यस्तो स्थितिमा चाहिँ मैले त्यो बच्चा छोडेर जानु पर्दा एउटा आमालाई होइन कति पीडा भयो होला त्यो म अहिले व्यक्त गर्न सक्दिनँ मैले त्यति पीडा भोगेँ अनि अर्को कुरा चाहिँ अब इजरायलमा अरू त्यो भाइरी जसरी अब अन्ततिर होइन खाडीतिर महिलाहरू गएर चाहिँ जुन किसिमको शोषणमा परेका छन् त्यो छैन होइन त्यो एक प्रतिशतलाई पनि त्यो स्थिति आएको छैन होइन इजरायल भनेको चाहिँ एउटा महिलाहरूले चलाएको देश हो त्यहाँनिर चाहिँ महिलाहरूले चाहिँ अति सम्मानित जीवन बाँचेका छन् त्यसले गर्दा हामी पनि त्यो उनीहरूको एयरपोर्टबाट भित्र पुगिसकेपछि उनीहरूले हामीलाई यो विदेशबाट आएको महिला ठान्दैनन् र त्यो एउटा पक्ष राम्रो पक्ष र अर्को कुरा चाहिँ हामी आफै पीडित हुन्छौँ कसरी भन्दा हामी घर छोडेर गएका हुन्छौँ अब यहाँनिर जस्तै भनौँ न एउटा वैवाहिक जीवनमा बाँधिएका पुरुष होस् या महिला आफ्नो पार्टनरलाई चाहिँ यता छोडेर अनि उतातिर जाँदाखेरि त्यो दुरीले गर्दाखेरि त्यहाँ विभिन्न किसिमका समस्याहरू उत्पन्न हुन्छन् क्या जति बेला भनौँ न भन्या बेलामा बोल्न पाइँदैन भन्या बेलामा आफ्ना कुराहरू पोख्न पाइँदैन त्यसले गर्दा बिस्तारै बिस्तारै एउटा ग्याप पैदा हुन्छ र त्यो ग्यापले गर्दाखेरि चाहिँ त्यहाँ विभिन्न समस्याहरू हुन थाल्छन् होइन अहिले चाहिँ धेरै छ कि यो समस्याहरू जस्तै हाम्रो देशबाट वैदेशिक रोजगारमा चाहिँ विदेश जाने मान्छेहरूको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ त्यसले गर्दाखेरि घरमा अब भनौँ न आफ्नो पार्टनरलाई छोडेर गएको हुन्छ त्यहाँ जाँदाखेरि ऊ पनि त्यहाँ आफ्नो पीडा छटपटाइरहेको हुन्छ यतापट्टि घरमा हुनेहरूलाई पनि अब विभिन्न शङ्का उपशङ्काहरू उत्पन्न हुन्छन् ग्यापले गर्दाखेरि त्यो दुरीले चाहिँ एउटा ठुलो समस्याहरू उत्पन्न गराएको हुन्छ मनोवैज्ञानिक असरहरू छन् त्यसमा होइन अब त्यसले गर्दाखेरि अहिले भनौँ न हाम्रो देशमा कतिपय जोडीहरूको चाहिँ बिछोड हुने स्थिति पनि भइसकेको हुन्छ अर्को कुरा चाहिँ अब छोराछोरीहरू छोडेर गएको हुन्छ संसारमा बाबुआमालाई छोराछोरीको जस्तो माया त अब कसलाई लाग्छ र होइन त्यो पीडाले गर्दाखेरि अति त्यो मानसिक रूपमा चाहिँ यति कमजोर हुन्छ त्यो व्यक्ति मलाई पनि त्यो पीडा भएको थियो म पनि धेरै कमजोर भएको थिएँ त्यो हिसाबले चाहिँ अरू काम खोज्नु पर्दाका कामका पीडाहरू त छँदैछन् होइन तर त्यो जुन मनोवैज्ञानिक असर पर्ने भने चाहिँ आफ्नो सन्तान र आफ्नो परिवार होइन त्योबाट टाढा हुँदाखेरि चाहिँ जुन किसिमको अब म एक्लो छु होइन एक्लो किसिमको महसुस हुने अनि यता हुनेहरूलाई पनि अब एक दुई दिनसम्म कुराकानी हुन सकेन भनेदेखि के हो कसो हो त्यो स्थिति आउने त्यसले गर्दाखेरि चाहिँ एउटा दूरी पैदा हुन्छ र त्यो दूरीले गर्दाखेरि चाहिँ धेरै असर पर्छ म एउटा उपन्यासको पात्रको बारेमा तपाईँलाई प्रश्न गर्छु अलिकति हामी विषयान्तर गरौँ पार्वती भन्ने एकजना पात्र छन् जुन मूल पात्रको रूपमा यसमा देखिएकी छन् अथवा तपाईँले उभ्याउनु भएको छ कस्तो मनोविज्ञानको कस्तो समाजबाट गएकी पात्रको उनले प्रतिनिधित्व गर्छिन् उनी भनेको चाहिँ यो सामान्य एकदमै निम्न निम्न वर्ग नै भन्छु म होइन त्यस्तो स्थितिमा एउटा सङ्घर्ष गरिरहेको परिवार बाँच्नका लागि दुई छाक खानका लागि सङ्घर्ष गरिरहेको परिवारकी पात्र हो छोरी हो अनि ऊ एउटा युवा हुनुभन्दा अगाडि नै उसको परिवार चाहिँ यो युद्धले गर्दाखेरि बिथोलिन्छ उसको भाइ पनि मारिन्छ उसका पिता पनि हराउँछन् त्यस्तो स्थितिमा चाहिँ उसलाई पनि त्यो युद्धमा आफ्ना पिताका ती साथीहरू भए होइन आफ्ना भाइहरूका साथीहरू तिनीहरूले चाहिँ युद्धतिर तानिरहेको स्थितिमा चाहिँ आमालाई छटपट्टि हुन्छ र आमाले चाहिँ त्यो छोरीलाई बचाउनका लागि उनले बरु त घर छोडेर जा भनेर चाहिँ उनले पढ्नका लागि आफ्ना गरगना सबै बेचेर चाहिँ काठमाडौँ पठाउँछिन् तर काठमाडौँमा आएर ऊ त्यसरी सेटल हुनै सक्दिन यहाँ आइसकेपछि पनि उसलाई विभिन्न समस्याहरू हुन्छन् र कतिपय शोषण पनि हुन्छ होइन आफ्नै गाउँको एउटा भलादमी भनिने व्यक्तिबाट चाहिँ ऊ शोषित हुन्छ अनि त्यसपछि उसलाई चाहिँ एउटा निराशाले गाँदै लगेको बेलामा चाहिँ उसले इजरायलको एउटा समाचार भेट्छ होइन त्यस पछाडि ऊ त्यहाँ पुगेकी हुन्छ यो पात्र भनेको चाहिँ एउटा भनौँ न नेपाली समाजका प्रतिनिधि एउटा महिलाको प्रतिनिधि पात्र हो र ऊ चाहिँ कस्तो भने पीडालाई पीडा मात्रै नभनेर पीडाबाट पनि मैले केही गर्नुपर्छ भने सङ्घर्षशील पात्र हो अब तोदामा सरस्वती हेर्दाखेरि बहुसंख्यक पात्रहरू महिला पात्रहरूलाई यहाँले अघि सार्नु भएको छ खास गरी केयर गिभरको रूपमा इजरायलमा धेरै संख्यामा महिलाहरू नै जाने भएकोले पनि त्यसो हुन गएको होला त्यसो हुनाले उनीहरूले पाएको दुःख उनीहरूको दमित यौन उद्वेगहरू छन् यी सबै कुराहरू यसमा अटाएका छन् एउटा प्रश्न यहाँनिर म तपाईँलाई अर्को राख्न चाहन्छु एउटा पुरुष पात्र वैदेशिक रोजगारीमा जानु र एउटा महिला वैदेशिक रोजगारीमा जानु बीचको आधारभूत र मुख्य भिन्नताहरू के के हुन् त्यसमा हामीले सोच्न जरुरी छ कि छैन त्यो चाहिँ धेरै ठुलो खाँडल छ त्यो बिचमा चाहिँ होइन किनभनेदेखि अहिले हामी भनौँ न हामी यहाँ सहरमा केही महिलाहरू छौँ जो चाहिँ अलिकति हामी अगाडि बढ्न सकेका छौँ अहिले पनि हाम्रो देशमा गाउँमा जाने हो भनेदेखि त्यो महिला र पुरुष बिचमा यति ठुलो खाँडल छ पुरुषले जेसुकै गरे पनि त्यो मान्य हुन्छ पढे लेखेकै महिलाहरूलाई पनि भनौँ न आफ्नो परिवारले घर छोडेर अलिकति परतिर गएर काम गर भन्न चाहँदैन ऊ छ सक्षम छ उसँग क्षमता छ तर पनि उसलाई दिँदैन परिवारले हो यस्तो स्थिति छ नेपालमा होइन त्यसैले त्यो महिला बाहिर जाँदाखेरि उसले यहीँ पनि विभिन्न चुनौतीहरू खपेर गइसकेको हुन्छ त्यहाँ पुगेपछि पनि उसलाई विभिन्न किसिमका चुनौतीहरू आउँछन् होइन विभिन्न अब महिला हुनुको पीडा मानव पुरुष र उसले काम गरिरहेकी छ तर महिला हुनुको पीडा भनेको चाहिँ उसलाई सबैभन्दा ठुलो कुरा चाहिँ अब चरित्रसँग जोडिने पीडाहरू हुन्छन् होइन अनि यी कुराहरूले गर्दाखेरि उसलाई चाहिँ एउटा मानसिक रूपमा चाहिँ धेरै असर परिरहेको हुन्छ र पुरुषले त्यो किसिमको समस्या भोग्नु परेको छ जस्तो लाग्दैन जस्तै अहिले पनि अब धेरै त विदेश जाने भने पुरुषहरू नै छन् होइन महिलाहरू इजरायल जाने हुन् पुरुषहरू त अब विभिन्न देशमा गइरहेका छन् ती पुरुषहरू त्यहाँ जान्छन् घरमा महिलाले सम्हालेर बसेका हुन्छन् होइन परिवारसँग घुलमिल गरेर बसेका हुन्छन् तर अब महिलाहरू बाहिर गइसकेपछि त्यही आफ्नै घरको पुरुषले पनि महिलालाई चाहिँ अब भिन्ने दृष्टिकोणले हेर्ने होइन विभिन्न लालसनाहरू लगाउने मैले पनि धेरै देखेकी छु मेरो परिवारबाट चाहिँ मलाई त्यस्तो भएन होइन तर मैले धेरै मे मेरा वरिपरिका साथीहरूमा कति धेरै ठुल्ठुला यी कुराहरूले गर्दाखेरि समस्या पारेका प्रत्यक्ष उदाहरण चाहिँ मैले देखेको छु र मैले तोदामा धेरै ती कुराहरूलाई राखेकी पनि छु तपाईँले यसको पहिलो ड्राफ्ट उतै बस्दाखेरि गरेँ भनेर भन्नुभयो र सँगसँगै कुराकानीको क्रममा यो पनि भन्नुभयो कि इजरायलमा महिलाहरूलाई अति उच्च सम्मान अथवा दर्जामा राखिएको छ जब तपाईँ उपन्यासको प्लट तटहरू मनमा खेलाउँदै समुद्रको किनारतिर कहिले जानुहुन्थ्यो इजरायलका महिला र नेपालको महिलालाई तुलना गर्नु पर्यो भने तपाईँको मनमा चाहिँ के चल्थ्यो त्यतिखेर त्यो चाहिँ के छ भनेदेखि अब उनीहरू भनेका अब त्यो भनौँ न त्यही किसिमको संस्कारमा हुर्केका उनीहरू एकदमै स्वतन्त्र रूपमा हुर्केका महिलाहरू हुन् होइन नेपालबाट गएका महिलाहरूलाई चाहिँ मैले कस्तो देखेँ भन्दाखेरि यहाँ हुँदाखेरि एउटा बन्धनमा बसेको होइन अनि त्यो बन्धनबाट फुक्का हुँदाखेरिको एउटा उन्मुक्त एउटा आकाशमै पुगे भन्ने खालको त्यो भाव हुन्छ नि हो त्यो किसिमको सुरु सुरुमा चाहिँ सबैले त्यो किसिमको महसुस गरे कि जस्तो उनीहरूको त्यो त्यहाँको त्यो क्रियाकलापहरूबाट थाहा हुन्थ्यो होइन मलाई पनि कस्तो लाग्थ्यो भनेदेखि म चाहिँ धेरै वर्ष काठमाडौँमै बसेँ होइन र म त्यसरी परिवारमा भनौँ न म मेरो सासु ससुरासँग बस्नु परेन मैले मेरो श्रीमान यही जागिरे हुनुहुन्थ्यो म बिएस पछाडिमा यहीँ बसेर म स्वतन्त्र थिएँ त्यसले गर्दा मलाई त्यति धेरै असर परेन म त्यहाँ भएको र यहाँ भएको मलाई उस्तै उस्तै नै लाग्यो होइन तर कतिपय दिदीबहिनीहरू हुनुहुन्थ्यो जस्तै पहाडी भेगबाट आउनुभएको जो चाहिँ घर छोडेर बजारसम्म पनि नपुग्नु भएको दिदीबहिनीहरू पनि हुनुहुन्थ्यो त्यहाँ कतिपय उहाँहरूलाई चाहिँ के भयो भने म कहाँ पुगेँ कहाँ पुगेँ उहाँहरूले आफूलाई नै बिर्सिनु भयो त्यसले गर्दाखेरि उहाँहरूमा चाहिँ धेरै समस्याहरू पनि आएर धेरै आनन्दले पनि भयो यो दुइटै कुरा छ तोदा अलमोस्ट यो तीन वर्ष भइसक्यो पाठकहरूको हातमा तपाईँले लेखेर हालिदिनु भएको यसको प्रतिक्रिया आउने क्रम जारी नै होला र हामीले आजबाट यो प्रसारण पनि आरम्भ गर्दैछौँ यसबाट पनि सुन्नेलाई सुनको मालाका श्रोताहरूको थप प्रतिक्रिया यहाँले प्राप्त गर्नुहोला भन्ने म अपेक्षा पनि गर्दछु तपाईँलाई असाध्यै मन छोएको त्यस्तो कुनै प्रतिक्रिया यहाँले प्राप्त गर्नुभएको जुन श्रोताहरूसँग सेयर गर्न चाहनुहुन्छ तोदा उपन्यासलाई लिएर एउटा कुरा चाहिँ सम्झेको छु होइन धेरैजनाले एउटै क्वेसन गर्नुभएको चाहिँ के भने तपाईँ नै हो पार्वती भनेर सोध्ने मलाई एउटा महिलाले लेखेको कृति तीमाथि पनि म पनि बाहिर गएर बसेको होइन त्यसले गर्दा धेरैले चाहिँ मलाई त्यो पार्वती र मलाई चाहिँ भनौँ न म लेखक र पार्वतीलाई चाहिँ एउटै हो भनेर देख्नुभयो र एकजना बहिनी हुनुहुन्थ्यो म सायद किताब निस्केको केही समय पछाडि चाहिँ भ्रिकुटी मण्डपमा पुस्तक प्रदर्शनी थियो एकजना बहिनी आउनुभयो प्रजाप गर्दै परबाट होइन तपाईँलाई कस्तो हेर्न मन लागेको छ भन्नुभयो अनि म चाहिँ एकदम अचम्म भएर उहाँको अगाडि उभिरहेको थिएँ म हाँसिरह्यो होइन मैले केही पनि भने होइन होइन तपाईँले कस्तो पीडा भोगेर आइपुग्नु भएछ म त तपाईँलाई देखेर आँसु आँसु नै आउन आँट्यो भन्नुभयो अनि मलाई एकदम हाँस उठ्यो त्यो भयो मेरो साथीहरू पनि हुनुहुन्थ्यो अनि उहाँहरूले चाहिँ भन्नुभयो तपाईँले चाहिँ पार्वती नै ठानेर त्यस्तो भन्नुभयो हो तर उहाँ र पार्वतीमा त धेरै फरक छ भन्नुभयो म चाहिँ केही पनि भनेन तर त्यो कुरा मैले कहिल्यै बिर्सिन सकिनँ लास्टमा मैले के भने भनेदेखि तपाईँले किताब पढ्दाखेरि जुन पार्वती पाउनुभयो ऊ चाहिँ यहाँ बिहे गरेकी थिइनँ अनि ऊ चाहिँ त्यहाँ गएँ अब मेरो त बच्चा पनि थियो हेर्नुहोस् मेरो घर जानुहुन्छ भने म देखाइदिन्छु भनेर भने उहाँलाई त्यति त्यतिखेर चाहिँ अलिकति लाज भयो जस्तो कस्तो कस्तो मुख बनाउनु भयो होइन यो कुराले चाहिँ यो चाहिँ म कहिले पनि बिर्सिन्न तर सबभन्दा ठुलो कुरो त पार्वतीहरू छन् भन्ने कुरा सबभन्दा ठुलो कुरो हो नि होइन र पार्वतीहरू त छन् हाम्रो समाजमा पार्वतीहरू त धेरै छन् होइन अब भनौँ न पार्वतीले जुन किसिमको पीडा भोगे नेपालमा हुँदाखेरि पनि र इजरायल पुगेर पनि यो चाहिँ एउटा यथार्थ जस्तो लाग्छ मलाई मैले चाहिँ पार्वती पात्र बनाउनको लागि धेरै पात्रहरू मर्ज गरेँ होइन त्यो एउटा मात्रै पात्रको समग्र रूप होइन पार्वती पार्वतीमा म मेरो पनि अलिकति केही अंश छ लेखकको पनि र अरू धेरै जस्तै मैले चारजना पात्रहरू चाहिँ मर्ज गरेको छु त्यसमा अब हामी कुराकानीको अन्त्यमा पनि छौँ अन्त्यमा रेडियो मार्फत जसले आजबाट तोदा यो सिरिज सुन्दै हुनुहुन्छ उहाँलाई के भन्न चाहनुहुन्छ यहाँ यहाँहरूसँग त म एकदमै खुसी छु होइन अहिलेसम्म मलाई चाहिँ एउटा उपन्यास मैले लेखेँ तर मैले लेखेर जुन दिन विमोचन गरेँ यहाँहरूको हातमा पुग्यो र यहाँहरूले अहिलेसम्म मलाई अहिले तिन वर्ष भयो लगातार प्रतिक्रिया दिइरहनु भएको छ र यो मायाले चाहिँ मलाई एकदमै ऊर्जा दिएको छ त्यसैले यो माया चाहिँ दिने क्रम चाहिँ जारी रहोस् भन्न चाहन्छु उहाँ हुनुहुन्थ्यो तोदा उपन्यासकी लेखिका उमा सुवेदी अब प्रस्तुत छ उपन्यास तोदाको पहिलो अङ्क यो उपन्यास सुरु हुन्छ एउटा फ्ल्यासब्याकबाट अर्थात् कथाको एक अलग हिस्सा यो उसको फ्ल्यासब्याक हो जसले मृत्युलाई आफ्नै अगाडि उभिएको देख्दा पनि निर्धक्क भएर भनेकी थिए कि म अर्को जुनीमा पनि यहुदिने भएर जन्मिनेछु यही हो हिटलर अब यो ठाउँ पनि सुरक्षित रहेन अब यो ठाउँ पनि सुरक्षित रहेन मेरा पति बेन्जामिनले एकदमै आत्तिएको स्वरमा भने म भने हिटलरको नामै सुनेर थर्र काँपे ओठ मुख सुके मेरा छोरी सिर्लीलाई बलियो गरी आफ्नो छातीमा टाँसे मलाई यति बेला लागिरहेको थियो चारैतिर दुष्टात्माहरू छन् र तिनीहरू मेरी प्यारी छोरीलाई मबाट खोस्न चाहन्छन् म बेन्जामिनको नजिकै पुगेँ टाँसिएँ उनीसित जीवनमा कहिले पनि आत्तिएको र धैर्य गुमाएको देखेकी थिएन मैले बेन्जामिनलाई जतिसुकै आपद विपद परे पनि हाँसी हाँसी सामना गर्ने बानी थियो उनको तर यति बेला त उनी पनि आत्तिएका थिए उनको अनुहार त्रासले निलो भएको थियो हताशाले उनको आधा होस गुमेको थियो सधैँ जिममा गएर व्यायाम गर्ने उनको खँदिलो शरीर यति बेला कमजोर रुख चाहिँ हल्लिरहेको थियो उनको प्रखर आवाज यतिखेर निरीह भएको थियो उनको आवाज कतै गहिरो इनारको पिँधबाट आइरहे जस्तो लागिरहेको थियो उसो त यो फेब्रुअरी महिना थियो बिहान जाडो भए पनि दिउँसो झलमल्ल घाम लागेको थियो तर मैले कतै पनि उज्यालो देखिनँ मैले बेन्जामिनलाई सोधेँ बेन्जामिन किन बाहिर बाक्लो अँध्यारो छ किन यो उज्यालोले जर्मनीको सम्पूर्ण सौन्दर्यलाई खर्लप्प निलेको छ किन पुरै जर्मनी यति बेला सौन्दर्यविहीन भएको छ तर बेन्जामिनसित मेरा यी प्रश्नहरूको कुनै जवाब थिएन उनी आफै यति बेला हजार हजार प्रश्नहरूले थिचिएका थिए यस्ता प्रश्नहरू चट्टान भन्दा पनि वजनदार हुँदा रहेछन् भन्ने सायद बल्ल थाहा पाएका थिए उनले मौन भएर कहिले मलाई त कहिले सिर्लीलाई हेरिरहेका थिए हिटलर र उसलाई स्कटिङ गरिरहेका नाजी सेनाका गाडीहरू पार्क छेउ रोकिएका थिए पार्कभरि वक्तबन्द गाडीहरू उभिएका थिए हाम्रो घरको पूर्वी झ्यालबाट त्यो पार्क स्पष्ट देखिन्थ्यो त्यसैले घरको झ्यालबाटै हिटलरलाई चिनिहाले बेन्जामिनले मैले पनि चिने मैले जीवनमा पहिलोपल्ट हिटलरलाई देखेकी थिएँ मेरो मुटु रुखको पात झैँ हल्लियो अब हामी सुरक्षित छैनौ अब हामी सुरक्षित छैनौ बेन्जामिनको कातर आवाजले म झन आत्तिएँ बोल्नै सकिन मेरो आवाज घाँटीबाट बाहिर निस्कन अस्वीकार गरिरहेको थियो हिटलर मेरो घर अगाडिको पार्कमा उभिएको थियो थरी थरीका फूलहरू फुलेका थिए त्यहाँ तर फूलहरूका रंगले पनि वातावरण रंगीन भएको थिएन वातावरणभरि भय व्याप्त थियो र फूलहरू पनि आफ्नो स्वाभाविक चमक गुमाए जस्ता देखिन्थे यस्तो लाग्थ्यो मानौ भोलिदेखि फूलहरू फुल्ने छैनन् जर्मनीमा रूखहरू स्वाभिमानपूर्वक उभिने छैनन् सूर्यमुखी फूलहरूले पनि हेर्ने छैनन् सूर्यतिर र सधैँ जमिनतिर खोप्टो परिरहनेछन् पार्कका छेउछाउमा उभिएका बडेमानका रूखहरूमा बसेका विभिन्न जातका चराहरू कराइरहेका थिए अरू बेला एकदमै सुन्दर लाग्थ्यो मलाई चराहरूको आवाज तर आज तिनीहरूको आवाजमा पनि भय मिसिएको थियो चराहरू पनि डराएका थिए यति बेला मलाई शङ्का लाग्यो भोलिदेखि जर्मनीमा सुनिने छैन चराहरूको चिरबेल तर हिटलरलाई फूलहरू फुल्नु या ओइलाउनुसित के को चासो उसलाई चराहरू चिरबिराउनु या उनीहरूले आफ्नो आवाज बिर्सिनुसित के को सरोकार ऊ यहुदीहरूको खोजीमा थियो उसले आफू उभिएको ठाउँमा फुलिरहेको एउटा फूललाई चुडेर भुइँमा फाल्यो र बुटले किचिमिची पार्यो त्यसपछि उसले आफ्ना सेनाहरूतिर फर्केर हात हल्लायो र घर घर पसेर यहुदीहरूको खोजी गर्ने संकेत दियो गोलाबाट छुटेका अरिङ्गाल झै नाजी सेना एकैछिनमा चारैतिर छरिए तिनका बुटबाट डरलाग्दो आवाज आइरहेको थियो घर्याम घर्याम गर्दै मुटुको अन्तिम भित्तोसम्म पुग्ने आतंकको अत्यास लाग्दो ध्वनि थियो थियो यहुदीहरूले आफ्नो जीवनकालमा सुनेको सबैभन्दा अप्रिय आवाज सम्भवत हिटलरका लागि त्यही ध्वनि सर्वाधिक प्रिय सांगीतिक ध्वनि थियो त्यो ध्वनि आज पनि मेरो कानमा गुन्जिन्छ र आज पनि मेरो निन्द्र बिथोल्छ किन जन्मिन्छन् इतिहासमा हिटलरहरू किन जन्मिन्छन् इतिहासमा हिटलरहरू त्यति बेला कुनै यहुदीले पनि सोध्ने हिम्मत गरेन यस्तो प्रश्न किनकि यतिन्जेल हिटलरका सेनाहरू घर घर पसिसकेका थिए अब केबेरमै तिनीहरू यहाँ पनि आउनेछन् यहाँ पनि आउनेछन् तिनीहरू बेन्जामिनको आवाजमा अब जीवनप्रतिको आशा र विश्वास गुमिसकेको देखिन्थ्यो म त झन् सुकेको पात झै खङरङ्ग भइसकेकी थिएँ अचानक मैले इभा ब्राउनलाई सम्झिएँ हिटलरकी प्रेमिका इभा ब्राउन इभाले मेरो परिवारलाई बचाउन सक्छिन् हामीलाई सुरक्षा प्रदान गर्न सक्छिन् इभाले सहयोग गरिन् भने मेरो परिवार सकुशल बाँच्न सक्छ मलाई यस्तै लाग्यो त्यति बेला यो सम्झिना एकाएक मेरो अनुहार उज्यालियो आँखामा चमक भरियो मैले आतंकले विवेक शून्य भएका बेन्जामिनलाई झकझक्याउँदै फाने एउटा उपाय छ बेन्जामिन एउटा उपाय छ हामी बाँच्न सक्छौँ हामी बाँच्न सक्छौँ इभा मेरो घरदेखि सय मिटर दक्षिणको घरमा बस्थिन् उमेरले मभन्दा केही वर्ष जेठी इभालाई म सिस्टर भनेर बोलाउँथे इभाले पनि मलाई आफ्नै दिदीले झैँ माया गर्थिन् एक दिन आफ्नो क्यामेराले फोटो खिचिदिँदै उनले मलाई भनेकी थिइन् तिमी राम्री छौ वास्तवमै धेरै राम्री छौ म तिमीलाई माया गर्छु म तिमीलाई साह्रै माया गर्छु एउटा दिदीको मनमा बहिनीप्रति जुन माया हुन्छ नि तिमीप्रति मभित्र त्यही माया छ बुझ्यौ त तर सिस्टर म त यहुदी हुने म त यहुदी हुने म त यहुदी हुँ मैले सजिलै भनेकी थिएँ यो यथार्थ थियो र मैले यथार्थ भन्नै पर्थ्यो ल यहुदी हुँदैमा के फरक पर्छ र आखिर हामी दुवै मान्छे त हुने हामी दुवैको शरीरमा रातो रगत नै बग्छ होइन र मेरी प्यारी यहुदी बहिनी इभाले त्यसो भन्दा मलाई उनी आफ्नै दिदी जस्तै लागेकी थिइन् कति मिठो बोली थियो इभा दिदीको म सन्तुष्ट भएकी थिएँ माया गर्ने दिदी पाएर त्यसपछि मलाई लागेको थियो यो जर्मनीमा पनि म सुरक्षित छु र सधैँ सुरक्षित रहनेछु र मेरो सानो परिवार पनि सुरक्षित रहनेछ सिस्टर तिमी हिटलरलाई प्रेम गर्छौ होइन मैले एक दिन कुनै कुरामा सोधेकी थिएँ इभालाई मेरो प्रश्न सुनेर इभा मुस्कुराएकी थिइन् उनको मुस्कान बगैँचामा फक्रिएको ताजा फूल झैँ थियो जसमा भर्खर मात्र शीतको थोपा थपक्क बसेको छ यो मुस्कानले इभालाई अझै सुन्दर बनाएको थियो उनका आँखामा अद्भुत उज्यालो पनि देखिएको थियो उनी झन राम्री देखिएकी थिइन् इभा मलाई यो संसारकी सबैभन्दा सुन्दर युवती लागिन् हो म उसलाई प्रेम गर्छु तर तिमीलाई थाहा छ मलाई यस्तो प्रश्न गरेको असाध्यै मनपर्छ दिनभरि सयौं मानिसले मलाई तिमीले झैँ यसै गरी सोधिरहन् अनि म भनिरहन पाऊ हो म हिटलरलाई माया गर्छु तर खै मानिसहरू सोध्दैनन् यसरी इभाले मन दुखाइन् र भनिन् यहुदीहरू त मेरो सामु पर्नै चाहँदैनन् तिमी त मेरी प्यारी बहिनी हो नि त त्यसैले त स्वच्छ कति मायालु र समझदार छेउ तिमी त्यसपछि इभा कता हराइन कता मानव कुनै अलौकिक स्थानमा पुग्यो उनको मन अनि मोहक आवाजमा भन्दै गइन् मेरो हिटलर छ नि बहिनी असाध्यै मायालु छ दिनमा पल्ट ऊ मलाई भन्छ कि इभा म तिमीलाई प्रेम गर्छु उसको माया एकदम पवित्र छ अनि समुद्र चाहिँ गहिरो पनि हिटलर संसारकै सबभन्दा असल प्रेमी हो उसको माया पाउनु भनेको यो दुनियाँभरिकै भाग्यमानी प्रेमिका हुनु हो उसको बोलीमा पनि हेर गजबको जादु छ ऊ प्रतिको मेरो प्रेमको गहिराई कसैले नाप्न सक्दैन आहा कति कमलो छ उसको मन कति कमलो छ उसको मन त्यही बेला मलाई सोध्न मन लागेको थियो त्यति कमलो मन भएको मान्छे हामी यहुदीहरूप्रति किन यति क्रूर भएको एउटै मान्छे कसैका लागि देउता र कसैका लागि राक्षस कसरी हुन सक्छ तर मैले किन किन इभासित यो प्रश्न गर्न भने सकिन त्यति बेला सायद इभाले भने मेरो मनभित्रको यो प्रश्नलाई बुझिन् त्यसैले त भनिन् नडराउ बहिनी तिमीहरूलाई के पनि हुँदैन म छु नि म मेरी प्यारी बहिनीलाई जसरी भए पनि जोगाउँछु म बाचुन्जेल यो म्युनिक सहरमा तिमीले कसैको डर मान्नु पर्दैन बुझ्यौ त बुझ्यौ त म ढुक्क भएकी थिएँ इभाको यो आश्वासन सुनेर म खुसी भएकी थिएँ र खुसी खुसी मैले आफ्नो परम्परागत चाड पिसाखमा इभालाई एउटा न्यानो उनी सल उपहार पनि दिएकी थिएँ त्यो सल मेरी आमाले गएको बर्सातका दिनहरूमा आफ्नै हातले बुनेकी थिइन् ला मेरी प्यारी सिस्टर इभालाई यो युदी बहिनीको तर्फबाट एउटा सानो उपहार मैले यसो भनेर उपहार दिँदा इभाले त्यो उपहार हातमा लिएर मेरो गालामा मुहाई खाएकी थिइन् मलाई तिमीले दिएको यो उपहार एकदम मन पर्यो यसपालिको जाडोमा म यो सल अवश्य लगाउँछु त्यसपछि इभाले मेरो अर्को गालामा मुहाई खाँदै भनेकी थिइन् अर्को जुनीमा चाहिँ ईश्वरले तिमी र मलाई एउटै घरमा दिदी र बहिनी बनाएर जन्माइदियो दिदी र बहिनी बनाएर जन्माइदियो अत्यासको यो बेलामा मैले यसरी अचानक सम्झेकी थिएँ इभालाई र इभासित जोडिएका सुकिला प्रसङ्गहरूलाई अनि अचानक मभित्र गुमिसकेको आत्मविश्वास फेरि जागृत भएर आएको थियो तर आतंकले कालो निलो भएका बेन्जामिन भने मेरो कुराले झन अलमल्ल परेका थिए मैले बेन्जामिनलाई आश्वस्त पार्दै फेरि भने नडराउ बेन्जामिन हामीलाई इभाले बचाउँछिन् बचाउँछिन् हामीलाई इभाले त्यसपछि म छोरी सिर्लीलाई आफ्नै छातीमा टाँसेर घरको पश्चिमतिरको ढोकामा पुगेकी थिएँ त्यो ढोका मूल सड़कतिर नखुलेर घरको पछाडितिर खुल्ने भएकोले केही सुरक्षित पनि थियो म ढोका खोलेर बाहिर निस्किए म हस्याङ र फस्याङ गर्दै एक मिनटमा इभाको घरमा पुगेँ इभा आफ्नो बेडरूमसित घाँसिएको डार्क रूममा अस्ति मात्र खिचेका हिटलरका तस्विर र नेगेटिभहरूलाई भर्खर डेभलपर र फिक्सरबाट झिकेर सुकाइरहेकी थिइन् उनले डाकरुमको ढोकामा लागेको रातो सिसा भित्रबाट मलाई देखिन् मलाई देखेर उनी एकदम खुसी भइन् तुरुन्तै डाकरुमबाट बाहिर आइन् सधैँ झैँ यति बेला पनि उनको अनुहारमा निश्चल मुस्कान थियो उनले उत्साह साथ मेरो हात समातिन् र मलाई पनि भित्र डोर्याउँदै लगिन् मैले त्यति बेला महसुस गरे इभाको हात कति तातो थियो इभाले सोधिन् पनि मसित के भएको तिम्रो हात किन यस्तो बरफभन्दा चिसो मैले कुनै उत्तर नै दिन सकिनँ इभालाई यद्यपि म भन्न चाहन्थे सिस्टर इभा हात मात्र होइन यतिखेर त मेरो मुटु पनि बर्फ चाहिँ चिसो भएको छ मेरो आवाजहरू चिसोले ओसिन थालेका छन् मेरो आँखाबाट दृश्यहरू पग्लिन थालेका छन् डार्क रुमको मधुरो र रातो प्रकाशमा इभा अति सुन्दर देखिएकी थिइन् उनका अनुहारमा यतिखेर पनि हिटलर प्रतिको अगाध प्रेम प्रकट भइरहेको थियो सेतो ट्रेमा राखिएको डेभलपरको पानी जस्तो झोलमा उनले एउटा सेतो कागज राखिन् एकैछिनमा कागजमा हिटलरको छाया चित्र उभरिएर आयो उनले त्यो तस्विरलाई फेरि अर्को ट्रेमा राखिन् त्यसमा फिक्सरको झोल थियो हिटलरको ताजा तस्बिरलाई फिक्सरमा डुबाएपछि तस्बिर गाढा भएर आयो अब तस्बिर कहिले पनि मेटिँदैन फिक्चरमा तैरिरहेको हिटलरको तस्विरलाई देखाउँदै इभाले मसित भनिन् मेरी प्यारी यहुदी बहिनी यो तस्विरमा हेर त मेरो हिटलर कति सुन्दर देखिएको छ तर यतिखेर म केही बोल्न सक्ने स्थितिमा थिइनँ मैले इभाको प्रश्नको जवाफ दिनै सकिनँ बरु मेरो आँखाबाट आँसु बग्न थाल्यो मैले रुँदै भने सिस्टर इभा हिटलर र उसको नाजी सेना हाम्रो टोलमा पनि आइपुगेका छन् आज उनीहरू घर घर छिरेर यहुदीहरूको हत्या गर्दैछन् घर घरबाट यति बेला चितकार र रुवावासीको आवाज आइरहेको छ के तिमीले यो आवाज सुनिरहेकी छैनौ के तिमीले यो आवाज सुनिरहेकी छैनौ इभाले अरू तस्विरहरूलाई पनि फिक्सरबाट झिकिन् भित्तामा पातलो प्लास्टिकको डोरी थानिएको थियो हिटलरका तस्विरहरूलाई एउटा मसिनो क्लिपको सहायताले उनले त्यही प्लास्टिकको डोरीमा पाले पालो झुन्ड्याइन् त्यसमुनि एउटा इलेक्ट्रिक हिटर थियो हिटलरको तस्बिर त्यही हिटरको तातोमा सुक्न थाल्यो इभाले त्यसपछि मतिर फर्किएर मुस्कुराउँदै भनिन् मेरी यहुदी बहिनी यतिखेर त मेरो खानमा हिटलरका मधुर प्रेममय बाणी मात्र प्रतिध्वनित भइरहेका छन् म त उसको आवाज बाहेक अरू केही सुनिरहेकै छैन म त उसको आवाज बाहेक अरू केही सुनिरहेकै छैन त्यसो भए अब यहुदीहरू रोएको आवाज पनि सुन सिस्टर रिभा उनीहरू मर्दैछन् बचाऊ उनीहरूलाई मलाई पनि बचाऊ मेरा श्रीमान बेन्जामिन यतिखेर घरमा एक्लै छन् डरले थर थर छन् उनी सिस्टर उनलाई तिमीले मात्र बचाउन सक्छौ मेरो छातीमा यति बेला लोकपोक्क कि मेरो यो प्यारी छोरीलाई पनि तिमीले मात्र बचाउन सक्छौ सिस्टर तिमी हामी सबैलाई बचाउन सक्छौ लौ न केही गर न सिस्टर लौ न केही गर न सिस्टर मैले यसो भनिरहँदा मेरो आवाज प्रचण्ड हुरीमा हल्लिरहेको युक्लिप्टसको कमजोर रुख चाहिँ कापिरहेको थियो मैले मेरै आवाज पनि सुनिरहेको थिइनँ कतैबाट कसैले हार गुहार गरिरहे चाहिँ मसिनो मसिनो प्रतिध्वनित भइरहेको थियो मेरो आवाज यतिखेर इभा अझै पनि हिटलरकै तिनै ताजा तस्विरतिर एक नासले हेरिरहेकी थिइन् मानो एकैछिनमा त्यो तस्विरबाट निस्केर हिटलर उनको अगाडि थपक्क उभिनेछ र उसको गालामा मायाले चुम्बन गर्नेछ मैले फेरि तस्विरतिर एकहोरिएकी इभासित याचना गरे इभा दिदी तिमी मेरो पछि पछि हिँड तिमीलाई यति साह्रो माया गर्ने हिटलरले तिम्रो अनुरोध अवश्य स्वीकार्नेछ उसलाई सम्झाऊ लाखौं यहुदीहरूलाई बचाउने यो सुन्दर अवसर नगुमाऊ मेरी दिदी अहिले तिमीसँग ठुलो नरसंहारलाई रोक्न सक्ने ताकत छ अबोध जे भएर यसरी अँध्यारो कोठाभित्र नबस न बाहिर निस्केर हेर त कसरी नाजी सेनाले यहुदीहरूलाई छानी छानी मारिरहेका छन् घर घर पसेर यहुदी आमाका काखका बच्चाहरूलाई बुटले कुल्चेर मार्दैछन् ती बालकहरूलाई बचाउ श्रेष्ठ इभा ती बालकहरूलाई बचाउ श्रेष्ठ इभा ती बालकहरूलाई बचाउ श्रेष्ठ एकै सासमा बोलेकी थिएँ मैले यतिका कुरा इभाले सुनिरहेकी थिएन मेरो याचना तर उनको ध्यान त अझै पनि हिटलरका तस्विरहरूमै थियो इभाले निकै बेरसम्म पनि कुनै जवाफ नदिएपछि मैले रुँदै फेरि भने सिस्टर इभा म त तिम्रो प्यारी यहुदी बहिनी हुने महरू मेरो परिवारलाई बचाउँदिनौ तिमी इभाले केही जवाफ दिइनन् बस हिटलरको नयाँ तस्विर देखाउँदै यति मात्र भनिन् मेरी प्यारी यहुदी बहिनी हेर त यो तस्विरमा कोमल ओठमाथि थपक्क बसेको छोटो जुङ्गा कस्तो सुहाएको छ मेरो प्रियतमलाई अनि अनि मेरो प्रियतमको आँखामा हेर त कति निर्दोष र चम्किला छन् यी आँखाहरू मलाई यी आँखाले जति बेला पनि जिस्क्याइरहे झैँ लाग्छ मेरै हालखबर सोधिरहे झैँ लाग्छ अब भने मलाई इभाको कुनै कुरा सुन्ने इच्छा भएन मेरा आँखाबाट आँसुको नदी अनियन्त्रित भएर बगिरहेकै थियो म आफ्नै आँसुको नदीमा बगिरहेकी थिएँ यतिखेर तर यति बेला पनि मैले मेरी सानी छोरी सिर्लीलाई छातीमा टाँसिरहेकै थिएँ मेरी छोरीले हिजो मात्र पहिलोपल्ट बोल्न सिकेकी थिए हिजो पहिलोपल्ट उसले मलाई आमा भनेर बोलाएकी थिए हिटलरको आतंकको कारण मैले त्यो आवाजको मिठासलाई राम्ररी अनुभव नै गर्न पाएको थिइनँ तर अब मैले इभाको डार्क रुममा बसिरहनुको कुनै अर्थ देखिन इभालाई डार्क रुममै छोडेर म हतारिँदै बाहिर निस्किए निस्किँदै गर्दा मैले इभाको मसिनो आवाज सुनेकी थिएँ मेरी प्यारी यहुदी बहिनी अर्को जुनीमा तिमी मेरी आमाको कोखबाट जन्मिनु मेरो सहोदर बहिनी भएर तिमी कति प्यारी छेउ तिमी कति प्यारी छेउ मैले जाँदा जाँदै यति जवाफ दिएकी थिएँ इभालाई इभा इभा इभा म बरु सुँगुरको कोखबाट जन्मिन तयार छु तर म तिम्रो आमाको कोखलाई कहिले पनि स्वीकार्ने छैन म घृणा गर्छु तिम्रो आमालाई तिम्रो प्रेमी हिटलरलाई र तिमीलाई पनि तिमीलाई पनि तिमीलाई म फर्केर घरमा आइपुग्दा हिटलर हाम्रो बैठक कक्षमै प्रवेश गरिसकेको रहेछ वरिपरि उसका सेना पनि थिए उसका गुप्तचर गेस्टापोहरू पनि त्यहाँ थिए बेन्जामिन डरले औँसीको रात झे भएका थिए उनका आँखामा मृत्युको त्रास देखेकी थिएँ मैले त्यति बेला तर मैले हिम्मत गरेँ मैले सिर्लीलाई छातीमा अझ बलियो गरी टाँसेँ र जङ्गी पोसाकमा सजिएको हिटलरको अगाडि उभिएँ म हिटलरको अनुहारका हरेक उतार चढावलाई हेर्न सक्थे अब उसको शरीरबाट सायद इभाले नै उपहारमा दिएको कुनै महँगो अत्तरको बासना आइरहेको थियो तर सन्तासको बेलामा मिठो बासनाको पनि कुनै अर्थ हुँदो रहेनछ हिटलरको शरीरबाट आइरहेको अत्तरको बास्नाले मेरो दिमागको नसा फुट्ला जस्तो भएको थियो हिटलरले पनि मलाई हेर्यो सफा ठेराइ थियो त्यो स्त्रीप्रति आदर भाव हुनुपर्ने होइन र उसको अनुहारमा तर थिएन म छक्क परे यति क्रूर राक्षसको अनुहारमा इभाले कसरी माया र प्रेम देखि मैले हिम्मत साथ हिटलरलाई सोधेँ तिमी किन यहुदीहरूलाई समाप्त गर्न चाहन्छौ हिटलर यहुदीहरूले तिम्रो अहित हुने के काम गरेका छन् के काम गरेका छन् हिटलर मुस्कुरायो तर इभाले भने जस्तै उसको मुस्कान कमलो थिएन त्यसमा स्नेह पनि थिएन सम्वेदना पनि थिएन आफ्नो ठुटे जुङ्गा मुसार्दै हिटलरले भन्यो यहुदीहरूको विनाश यो धरतीको सभ्यता र मानव समुदायको हितमा छ त्यसैले पृथ्वीबाट यहुदीको अस्तित्व समाप्त पार्न जरुरी छ मान्छे भएर मान्छेलाई सिद्ध्याएर कुन चाहिँ सभ्यता स्थापित गर्न खोजिरहेका छौ तिमी ए हिटलर बन्द गर यो होलोकास्ट बन्द गर यो नरसंहार बन्द गर आफ्ना यातना गृहहरू बन्द गर कन्सन्ट्रेसन क्याम्प र ग्यास चेम्बरहरू बन्द गर मानवहरूको संहार गर्ने हतियार र ग्यासहरूको आपूर्ति ग्यासहरूको आपूर्ति मैले अदम्य साहसका साथ भनेको थिएँ यो कुरा म आफै चकित थिएँ कहाँबाट आयो यतिको शक्ति म भित्र कसरी विश्वको एक कुख्यात ताना शाहका अगाडि मैले यति कुरा बोल्न सकेँ तर यो मैले मात्र बोलेको थिइनँ विश्वका करोडौँ यहुदीहरूको आवाज मिसिएको थियो मेरो आवाजमा त्यति बेला मेरो मुखबाट आवाजहरूको त्यही कोलाज निस्किरहेको थियो यहुदी अनि मान्छे यहुदी अनि मान्छे यहुदीहरू मान्छे हुँदै होइन सब ह्युमन हौ तिमी यहुदीहरू तिमीहरू मानव नस्लको हिस्सा हुँदै होइन जनावर हौ जनावर जर्मनी र युरोपका हरेक नराम्रा कुराहरू पछाडिका कारक हौ तिमीहरू त्यसैले तिमीहरूको समूल नष्ट गर्न चाहन्छु म ईश्वरको पनि यही चाहना छ यहुदीहरूको अन्त्य नै समस्याहरूको समाधान हो फाइनल सल्युसन हिटलरको फाइनल सल्युसन यहुदीहरूको समाप्ति जर्मनी र युरोपको पूर्ण हितमा छ सभ्यताको हितमा छ धरतीको हितमा छ तयार हो ए यहुदीकी खराब सन्तान होलोकास्टको लागि तयार हो होलोकास्टको लागि तयार हो होलोकास्टको लागि तयार हो यति भनेर हिटलरले अट्टहास गर्यो तर इभाले भने जस्तो उसको हाँसोमा कुनै सुन्दरता थिएन त्यहाँ थियो त केवल क्रूरता ऊ हाँस्दा उचालिएको जुङ्गा यो संसारभरिकै कुरूप जुङ्गा थियो त्यसपछि पनि मैले हिटलर सामु याचना गरिरहे जीवन रक्षाको भिख पनि मागे मैले तर हिटलरले मेरो याचना सुनेन ऊ त बस लगातार यहुदीहरूलाई गाली गरिरहेको थियो ऊ जीवनदान दिन त्यहाँ आएकै थिएन ऊ आफ्नै आँखा अघि रगतले लतपत भएर ढलेका यहुदीहरूको शव हेर्न आएको थियो उनीहरूको चिच्याहट सुन्न आएको थियो त्यसैले उसले दिएन हामीलाई जीवन दान बरु आदेश दियो आफ्ना सेनालाई हाम्रो जीवन हरणको आदेश यिनीहरू यो जर्मनीको पवित्र माटोमा बाँच्न योग्य छैन बाँच्न योग्य छैन हिटलरको आदेशसँगै बेन्जामिनको छातीभित्र बन्दुकको गोली पस्यो र त्यहाँबाट हलहल्ती रगत बग्न थाल्यो बेन्जामिन हिटलरतिर हेरेको हेरे भए म चिच्याएँ बेन्जामिन नहेर त्यो पापी हिटलरको अनुहारमा बरु मलाई हेर हाम्रो छोरीलाई हेर हामी फेरि अर्को जन्ममा भेटिनेछौँ बेन्जामिन फेरि हामीले नयाँ संसारको सिर्जना गर्नेछौँ फेरि पनि हामी यौदिने नै भएर जन्मिनेछौँ बेन्जामिन बिदा बेन्जामिन बिदा बेन्जामिनको अनुहारबाट त्यसपछि डर त्रास पुरै हरायो बरु उनको ओठमा मुस्कान पो देखियो बेन्जामिनको मुस्कान आतंक विरुद्धको कडा व्यङ्ग्य थियो मुस्कुराएको बेन्जामिनलाई यो अन्तिम क्षणमा मैले झनै सुन्दर देखेँ ठ्याक्कै त्यही बेला इभा हाम्रो बैठकमा प्रवेश गरेकी थिए तर इभाको अनुहारमा किन किन यति बेला पनि हिटलरप्रति घृणा छँदै थिएन म इभातिर हेरेर चिच्याउन थालेँ इभा इभा हेर त मेरो बेन्जामिनको अनुहारमा मेरो बेन्जामिनभन्दा सुन्दर यो संसारमा कोही पनि छैन इभा तेरो हिटलर र मेरो बेन्जामिनको कुनै तुलनै हुन सक्दैन इतिहासले भन्ने छ इभा तेरो हिटलर सुन्दर र मायालु थियो कि मेरो बेन्जामिन मेरो बेन्जामिन त्यही बेला बेन्जामिनले बिस्तारै भनेका थिए अलविदा अलविदा अलविदा यो फ्ल्यासब्याक एउटी इजरायली यहुदी वृद्धाको फ्ल्यासब्याक थियो र यो फ्ल्यासब्याक सुनिरहेकी थिए इजरायलदेखि हजारौं किलोमिटर टाढा नेपालको पूर्वी छेउबाट आएकी पार्वतीले पार्वतीका आँखा रसाएका थिए त्यतिखेर युद्धका घाउहरू पार्वतीको मनमा पनि बल्झिए त्यसपछि उसले आफैसित प्रश्न गरी किन हरेक युद्धले नारीहरूलाई पीडाको समुद्रमा डुबाएर जान्छ सभ्यता सकिन्छ भूगोल तहस नहस हुन्छ सिमानाहरू बन्छन् र मेटिन्छन् यस क्रममा सबभन्दा बढी पीडा नारीले नै किन बेहोर्छे नारीकै कोखबाट जन्मिएकाहरूले नै नारीको कोख किन रित्याउँछन् युद्धका लडाकाहरू नारीकै हात समातेर उभिन र हिँड्न सिक्छन् तर किन उनीहरूले नै नारीलाई असहाय र एक्लो पारिदिन्छन् किन इतिहासदेखि वर्तमानसम्मका हरेक युद्धहरू नारीका सुख खुसी र सपनाहरूलाई नामेट पारेरै सकिएका छन् पार्वतीलाई चिच्याएर भन्नमा लाग्छ ए युद्धका महानायकहरू हो युद्धमा बग्ने रगतले भन्दा बढी युद्धका चोटहरूका कारण बग्ने आँसुले बढी बिरोल छ रगत त युद्ध स्थलमै सुकेर जान्छ तर आँसुको त समुद्र बन्छ युद्ध सकिएपछि आँसुको महासागर तयार हुन्छ र नारीहरू त्यही महासागरमा बगिरहेका हुन्छन् के तिमीहरूलाई आफ्नै आमाको आँसुबाट तयार भएको यो महासागरसित अलिकति पनि डर लाग्दैन अलिकति पनि डर लाग्दैन अलिकति पनि डर लाग्दैन के कुनै तानाशाहले यस्तो प्रश्नको जवाफ दिएको छ छैन त्यसैले पार्वतीको प्रश्न वायुमण्डलमा उत्तरहीन भएर भौतारिरहेको छ पार्वतीलाई थाहा छ इजरायलको माटोमा यहुदीहरूको पसिनासँगै उनीहरूको आँसुको पनि बास्ना आउँछ इजरायलमा बस्ने प्रत्येक यहुदी इजरायलको माटोको यो बास्नासित परिचित छ प्रत्येक यहुदी यो बास्नालाई प्रेम गर्छ प्रत्येक यहुदी इजरायली माटोसित संवाद गर्छ र इजरायलको माटोलाई पटक पटक धन्यवाद भन्छ धन्यवाद हिब्रू भाषामा तोदा तोदा तोदा तोदा इजरायल यति भन्दा हरेक यहुदीको मुहारमा मुस्कान तैरिन्छ त्यही मुस्कान हेर्न आफ्ना छालहरूसँगै किनारैसम्म उर्लिएर आउँछ इजरायलको माटोसँग जोडिएको समुद्र त्यही समुद्रसित भन्छे पार्वती ए समुद्र मसित पनि दुःखका कथाहरू छन् 顺从，顺从，顺从。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 ओमा सुवेदी का लागि फेसबुक डट कम स्ल्यास थाहा सञ्चार वा थाहा सञ्चार एट मेल डट कम